उत्पत्तिको पुस्तक अध्याय एक्काइस आफूले भन्नुभए अनुसार सारालाई परमप्रभुले कृपा देखाउनुभयो र आफ्नो प्रतिज्ञा बमोजिम गर्नुभयो सारा गर्भवती भइन् र अब्राहमको वृद्धावस्थामा परमेश्वरले अब्राहमलाई भन्नुभएको समयमा तिनले एउटा छोरा जन्माइन् साराले तिनीबाट जन्माएको आफ्नो छोराको नाउँ अब्राहमले इसाहक राखे अब्राहमको आफ्नै छोरा इसहाक आठ दिनको हुँदा तिनले परमेश्वरको आज्ञा अनुसार त्यसको खतना गरे तिनको छोरा इसहाक जन्मन्दा अब्राहम एक सय वर्ष पुगेका थिए साराले भनिन् परमेश्वरले मलाई एउटा हाँस्ने कारण दिनुभयो यो सुन्ने जति सबै मसँगै हाँस्नेछन् तिनले फेरि भनिन् साराले बालकलाई दूध खुवाउँछे भनेर कसले अब्राहमलाई भन्ने थियो तापनि तिनको बुढेसकालमा मैले तिनीबाट एउटा छोरा जन्माए हगार र इस्माइल निकालिएका बालक बढ्दै गयो र त्यसले दूध खान छोड्यो र इसाहकले दूध खान छोडेको दिन अब्राहमले एउटा ठूलो भोज दिए तर मिश्री हागाडले अब्राहमबाट जन्माएको छोरालाई ठट्ठा गरिरहेको साराले देखिन् यसै कारण तिनले अब्राहमलाई भनिन् यस कमारीलाई त्यसको छोरासँगै निकालिदिनुहोस् किनकि यस कुमारीको छोरो मेरा छोरा इसाहकसँग उत्तराधिकारी हुन पाउने छैन आफ्नै छोरो भएकोले यो कुरा अब्राहमलाई सहारै नराम्रो लाग्यो तर परमेश्वरले अब्राहमलाई भन्नुभयो त्यो बालक र तेरी कमारीको निम्ति तैले चिन्ता नगरी साराले तलाई जसो भन्छे सोही बमजिम गर किनकि इसाहकबाट नै तेरो वंशको नाउँ रहनेछ म त्यस कमारीको छोराबाट पनि एक जाति खड़ा गर्नेछु किनभने त्यो पनि तेरै सन्तान हो अब्राहमले बिहानै उठेर रोटी र पानीको एउटा मशक हागारको काँधमा राखिदिए र बालकलाई पनि त्यसकै साथ लगाएर विदा गरिदिए अनि हागार बेरसेवाको उजाड स्थान हुँदो डुल्न लागि जब मशकको पानी सिद्धियो तब उसले बालकलाई एउटा पोथ्रो मुनि छोडेर आफै चाहिँ उतापट्टि एक काण्डले पार गर्ने दूरीमा बसी किनकि मैले यो बालक मरेको हेर्नु नपरोस् भनी त्यसले मनमा सोची अनि हागार त्यहाँ बसेर डाँको छोडी छोडी रुन लागी परमेश्वरले बालकको स्वर सुन्नुभयो अनि परमेश्वरका दूतले स्वर्गबाट हागारलाई हपारेर भने ए हागार तलाई के दुःख पर्यो नडरा किनभने बालक भएको ठाउँबाट त्यसको स्वर परमेश्वरले सुन्नुभएको छ उठ गएर बालकलाई उठाऊ र त्यसको हात बलियो गरी पक्रिने रख किनभने म त्यसबाट एउटा ठूलो जाति खड़ा गर्नेछु तम परमेश्वरले उसका आँखा खोलिदिनुभयो र उसले एउटा पानीको कुवा देखी र गएर मशकमा पानी भरेर बालकलाई पिउन दिए परमेश्वर त्यस बालकको साथ रहनुभयो त्यो बढ्दै गयो र उजाड स्थानमा बसेर एक धनुर्धारी बन्यो त्यो पारानको मरूभूमिमा बस्थ्यो र त्यसकी आमाले त्यसको लागि मिश्रबाट एउटी पत्नी ल्याइदिइन् अब्राहम र अभिमेलेकको बीचमा भएको करार त्यसबेला अभिमेलेक र उनका सेनापति पिकोलले अब्राहमलाई भने तपाईँले गर्नुभएका सबै काममा परमेश्वर तपाईँसँग हुनुहुन्छ त्यसकारण यहाँ मसित परमेश्वरको सामु शपथ हाल्नुहोस् कि तपाईँ मसँग वा मेरा छोराछोरीसँग वा मेरा नातिपनातिसँग छलकपटको व्यवहार गर्नुहुने छैन तर मैले तपाईँसँग गरेको कृपा अनुसार नै मसँग र तपाईँ परदेशी भएर बस्नुभएको देशसँग व्यवहार गर्नुहोला अब्राहमले भने हुन्छ म शपथ हाल्छु तब अब्राहमले अभिमेलेकका दासहरूले जबरजस्तीसित खोसेर लिएको इनारको विषयमा अभिमेलकलाई सुनाए तर अभिमेलकले भने यस्तो काम कसले गर्यो सो मलाई थाहा छैन तपाईँले मलाई भन्नुभएन आज मात्रै मैले यो कुरा सुने त्यसकारण अब्राहमले भेडा र गाईगोरूहरू ल्याएर अभिमेलेकलाई दिए र ती दुवैजनाले करार बाँधे अब्राहमले बगालबाट भेडाका सातवटा पाठी छुट्याएर राखे अभिमेलकले अब्राहमलाई सोधे तपाईँले यी सात पार्टी छुट्याएर राखेको अर्थ के हो अब्राहमले भने यो इनार मैले खनेको हो भन्ने गवाहीको निम्ति यी सातवटा पार्टी मेरो हातबाट तपाईँ लिनुहोस् यसै कारण त्यस ठाउँको नाउँ बेरसेवा राखियो किनकि त्यहाँ ती दुवैले आपसमा शपथ हालेका थिए यसरी तिनीहरूले बेरसेवामा आपसमा करार बाँधे तब अभिमेलेक र उनको सेनापति पिकुल पलिस्तीहरूको देशमा फर्के अब्राहमले बेर्सेबामा एउटा झ्याउको बोट रोपे र त्यहाँ अनन्तका परमेश्वरको नाउँको पुकारा गरे त्यसपछि अब्राहम पलिस्तीहरूको देशमा धेरै दिनसम्म बसोबास गरे